बुलबुल एउटा इरानी चरा बुलबुल फुलेपछि त्यो फूल एका बिहान जान्छ फुलेपछि त्यो फूल एका बिहान जान्छ कोही मन्दिर जान्छ कोही मसान जान्छ वर्षौंदेखि बाले हलो बोक्दै आएका छन् वर्षौंदेखि बाले हलो बोक्दै आएका छन् राष्ट्र बोक्नकै लागि एक अन्जान जान्छ कोही मन्दिर जान्छ कोही मसान जान्छ यी आमा विधवा हुने पक्का भएपछि यी आमा विधवा हुने पक्का भएपछि यो सेतो वस्त्र लिन छोरा दोकान जान्छ कोही मन्दिर जान्छ कोही मसान जान्छ जो टाउका काटेर व्यापारी बनिरह्यो जो टाउका काटेर व्यापारी बनिरह्यो जनताको बीचमा उसकै सम्मान जान्छ फुलेपछि त्यो फूल एका बिहान जान्छ यो देशमा पैदल बिरामी हिँड्नुपर्छ यो देशमा बिरामी पैदल हिँड्नुपर्छ छिमेकीको भने अन्तरिक्ष यान जान्छ फुलेपछि त्यो फूल एका बिहान जान्छ कोही मन्दिर जान्छ कोही मसान जान्छ भैरवी गाउँपालिका एक रावतकोट दैलेखका प्रकाश बहादुर विष्ट पीड़ितको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी मनोज विष्ट र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म तपाईँले इमेलमा पठाउनुभएका गजलहरू र रात्रि गन्थन शैलीका भावनाहरूसँगै सुमधुर नेपाली साङ्गीतिक गजलहरू लिएर आइपुगेको छु बुलबुलका लागि तपाईँले पठाउनुभएका सबै सामग्री हामीले इमेलमा तपाईँले पठाउनु भएको डेटको आधारमा क्रमैसँग वाचन गर्दै आएका छौँ र गर्दै पनि रहन्छौँ मलाई मुक्तक पनि धेरै अगाडि पठाउनु भएको थियो कृषि इन्जिनियर पदम प्रसाद पौडेलले कपिल वस्तुबाट हाल काठमाडौँ लेख्नु भएको थियो उहाँले कोभिड सम्बन्धी एउटा छोटो मुक्तक लेख्नु भएको छ रहरको पछि नलाग्नुहोस् हजुर रहरको पछि नलाग्नुहोस् हजुर र रहरको पछि पनि नलाग्नुहोस् हजुर रहरको पछि नलाग्नुहोस् हजुर र लहरको पछि नलाग्नुहोस् हजुर जुनसुकै बेला गाउँ फर्काइदिन्छ सहरको पछि नलाग्नुहोस् हजुर त्यसै गरी अर्को एउटा भावना छ मुक्तक लेख्ने कोसिस गर्नुभएको छ तर यो मुक्तक भनेको छैन तारा बी लेख्नु भएको छ आफ्नो नाम अनि लेख्नुहुन्छ डर कोभिडको डर भो त्यो भिडको डर कोभिडको डर भो त्यो भिडको अझ कोभिडियटहरूको डर भो हिँडन्या विनसित तिति रोडभरि अमरावती कान्तिपुरी नगरी यो तारा बी नामबाट पठाउनु भएको उहाँले र लकडाउनका बेला सडकमा हिँड्नेहरूलाई एकदम व्यङ्ग्य गरेर पठाउनु भएको थियो यसलाई मैले वाचन गरेर सुनाएँ आज नेपाली साङ्गीतिक गजलहरू लिएर आएको छु जसमध्ये म सबैभन्दा अगाडि मुद्रानाको एउटा गजल सुनाउँछु पुरानो नेपाली गजल रातो मलाई प्यार हिरा भन्दा माटो मलाई प्यारो हिरा भन्दा माटो मलाई प्यारो रङ्गिन दुनियामा रातो मलाई प्यारो रङ्गिन दुनियामा रातो मलाई प्यारो हिरा जुहार भन्दा माटो मलाई प्यारो हुन त दुनियामा बन्धन हजारो हुन्छन् हुन त दुनियामा बन्धन हजारौँ हुन्छन् दुनियामा दुनियामा दुनियामा दुनियामा हुन त दुनियामा बन्धन हजारौँ हुन्छन् दुई दिल जोड्ने गाँठो मलाई प्यारो दुई दिल जोड्ने गाँठो मलाई प्यारो जो हर भन्दा माटो मलाई प्यारो म पाली मेरो आफ्नै हो कतिर था म हुँ नेपाली मेरो आफ्नै भोका तिर्खा तिर्खा तिर्खा भोका तिर्खा म हुँ नेपाली मेरो आफ्नै भोक गुन्द्रुकमा डुबेको आँटो मलाई प्यारो गुन्द्रुकमा डुबेको आँटो मलाई प्यारो हिरा जुहार भन्दा माटो मलाई प्यारो काध माथि दरबार हेर्नु भन्दा उक्लेर माथि दरबार हेर्नु भन्दा दरबार हेर्नु भन्दा दरबार हेर्नु भन्दा दरबार हेर्नु भन्दा দরবার হেরল ভন্দা উকলের কাঁধ মাথি দরবার হেরল हो खोचो त्यो झुपाडीको बाटो मलाई प्यारो हो होचो त्यो झुपाडीको बाटो मलाई प्यारो हिरा जुहार भन्दा माटो मलाई प्यारो इतिहास लेखिएको पढ्नु कति छेली इतिहास लेखिएको पण कति छेली इतिहास इतिहास इतिहास इतिहास इतिहास लेखिएको पढ्नु कति छेली नेपाल लेखिएको पाको मलाई प्यारो नेपाल लेखिएको पाको मलाई प्यारो हिरा जुहार भन्दा माटो मलाई प्यारो हिरा जुहार भन्दा माटो मलाई प्यारो रङ्गिन दुनियामा रातो मलाई प्यारो रङ्गिन दुनियामा रातो मलाई प्यारो रातो मलाई प्यारो हुन थाल्यो भट्टीको बास रात परेपछि हुन थाल्यो भट्टीको बास रात परेपछि अनि पैसाको सत्यानाश रात परेपछि खान्न खान्न भन्छु कसम दिन्छ दोस्तीको खान्न खान्न भन्छु कसम दिन्छ दोस्तीको आज मात्रै खाए गिलास रात परेपछि अनि पैसाको सत्यानाश रात परेपछि रक्सीको प्याला हातमा मजा बेग्लै हुने रक्सीको प्याला हातमा मजा बेग्लै हुने रात रङ्गीन मान्छे झकास रात परेपछि अनि पैसाको सत्यानाश रात परेपछि मुख बिगार्दै खानुपर्ने खाए अमृत हुने मुख बिगार्दै खानुपर्ने खाए अमृत हुने दिनहुँ खर्च हुने सय पचास रात परेपछि अनि पैसाको सत्यानाश रात परेपछि कहिलेकाहीँ दिक्क लाग्छ छोडौँ जस्तो पनि कहिलेकाहीँ दिक्क लाग्छ छोडौँ जस्तो पनि तर साउनी नै हो खास रात परेपछि अनि पैसाको सत्यानाश रात परेपछि सिबी सुनार मनिषाको गजल थियो यो यसलाई मैले वाचन गरेर सुनाएँ कञ्चन गाउँपालिका रुद्रपुर उहाँको घर र उहाँ अहिले युए बस्दै आउनुभएको छ आजको बुलबुलमा म तपाईँले इमेलबाट पठाउनुभएका भावना तथा गजलहरूलाई वाचन गरिरहेको छु र सुमधुर नेपाली गजलहरू सुनाइरहेको छु यति बेला मसँग कागेश्वरी मनोहरा नगरपालिका कि दीक्षा पुडासेनले पठाउनु भएको एउटा भावना छ रात्रिगन्थन शैलीको ढोकाको सिधा अगाडि राखिएको कुर्सीमा म अनुशासनपूर्वक गएर बसेँ जागिरको पहिलो दिन भएको हुँदा त्यहाँको नियमबारे मलाई त्यति जानकारी थिएन मलाई दिइएको सूची अनुसार मैले कक्षामा गएर र खाजा खाने समय भएको सूचना दिँदै घन्टी बजेपछि स्टाफ रुममा गएर त्यही कुर्सीमा बसेँ कोअर्डिनेटर म्याम र त्यहाँ उपस्थित अन्य शिक्षक शिक्षिकाले केही नभनी बाहिरिनुभयो केही समयपछि कोअर्डिनेटर सर आएर मेरो सामान्य रहेको कुर्सीमा बस्नुभयो उहाँ र म आफ्नो काममा व्यस्त भयौँ खाजा खाने समय सकिएको सूचना दिँदै फेरि घन्टी बज्यो स्टाफ रूममा सबै शिक्षक शिक्षिका उपस्थित हुनुभयो कोअर्डिनेटर सरले मेरो नाम सोध्नुभयो मैले नम्रतापूर्वक आफ्नो नाम भने यो कोअर्डिनेटरको सिट हो यहाँ बस्ने अनुमति र अधिकार तपाईँलाई छैन शिक्षिका भएर तपाईँ नियमको उल्लङ्घन गर्नुहुन्छ भने विद्यार्थीलाई के शिक्षा दिनुहुन्छ हामीले भनेअनुसार तपाईँले काम गर्नुपर्छ आफ्नो मनलागी गर्ने ठाउँ होइन यो तपाईँको सबैको नजर मतिर थियो मलाई लाज र असहज महसुस भयो उहाँको रुखको बाणीले मनमा चसक्क घोच्यो सायद अन्जानमा मबाट गल्ती पो भयो कि कोअर्डिनेटर सर र म मात्र स्टाफ रुममा हुँदा उहाँले मलाई सम्झाउन सक्नुहुन्थ्यो तर उहाँले त्यसो गर्नुभएन कोअर्डिनेटर म्याम र सरसँग क्षमा मागेर म पढाउनको लागि कक्षा कोठातिर लागे मलाई थाहा थियो मबाट अन्जानमा गल्ती भएको र कोअर्डिनेटर सरलाई पनि थाहा थियो तैपनि उहाँले मलाई सबैको समक्ष लज्जित महसुस गराउनुभयो ठूलो पदमा बसेर आफूभन्दा तल्लो पदमा काम गर्ने कर्मचारीलाई मान्छे नगन्ने होच्याएर हप्काएर आफ्नो स्तर उच्च राख्न खोज्ने व्यक्तिको कमी कतै रहेनछ भन्ने आफैले देखेँ बुझेर महसुस पनि गरेँ दीक्षा पुडासनीले पठाउनु भएको भावना थियो यो कागेश्वरी मनोहरा नगरपालिकाबाट उहाँले पठाउनु भएको आफ्नो अनुभवको भावनालाई प्रस्तुत गरिसकेपछि अब अर्को एउटा साङ्गीतिक गजलको पालो भएको छ म धेरै पछि आज बुलबुलमा बजाउँदैछु यो गजल मैले त्यसो त सङ्गीतबद्ध भएर यो एल्बम अथवा यो तयार भएको ट्र्याकमा आउनुभन्दा अगाडि प्लेन आवाज पनि बजाएको थिएँ निकै अगाडि बुलबुलमा मैले कुराकानी गर्न पनि ल्याएको थिएँ गजलकार निशान ढकालको स्वर छ यसमा स्वरूप सर्वहाराको शब्द र हरिलम्सालको सङ्गीतमा गुराँस जस्तै दलेर लाली हुन्छ

यार पारनो कुने परीक्षा जई छवा की भनी प्रश्ना झै मिठास हो त्यसै माया सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल आँसको यो झरझराउँदो आगोमा आफै जल्न सकिन्छ आँसको यो झरझराउँदो आगोमा आफै जल्न सकिन्छ पुरै फुल्न त देऊ आफूलाई अनि मात्र फल्न सकिन्छ कसैको खराब नियतको शिकार भएको छु भन्छौ तिमी कसैको खराब नियतको शिकार भएको छु भन्छौ तिमी आफूले आफैलाई नबदले अरू कहाँ बदल्न सकिन्छ पुरै फुल्न त देऊ आफूलाई अनि मात्र फल्न सकिन्छ कुनै सम्बन्धहरू घाँटीमा अड्किएको हड्डी जस्तै हुन्छन् कुनै सम्बन्धहरू काँटीमा अड्किएको हड्डी जस्तै हुन्छन् न त मजाले निल्न नै सकिन्छ न ओकल्न सकिन्छ पुरै फुल्न त देऊ आफूलाई अनि मात्र फल्न सकिन्छ भर्खर विवाहिता नारी धुम्रपान असरबारे बोल्दै थिइन् भर्खर विवाहिता नारी धुम्पान असरबारे बोल्दै थिइन् यसको सेवनले रातको प्रहरमा छिट्टै गल्न सकिन्छ पुरै फुल्न त देऊ आफूलाई अनि मात्र फल्न सकिन्छ विवाह भएको केही सालमै थाहा भयो मलाई पनि विवाह भएको केही सालमै थाहा भयो मलाई पनि सकिन्छ अर्काकै अधीनमा जिन्दगीभर चल्न सकिन्छ पुरै फुल्न त देऊ आफूलाई अनि मात्र फल्न सकिन्छ आँसको यो झरझराउँदो आगोमा आफै जल्न सकिन्छ भुटानमा जन्मिनुभएका र अहिले अमेरिकाको ओहायो राज्यमा बस्दै आउनुभएका सुशील रेग्मीको गजल थियो यो यसलाई वाचन गरेर मैले बुलबुलमा तपाईँलाई फेरि स्वागत गरेँ हामी आज सुमधुर नेपाली साङ्गीतिक गजलहरूका साथमा इमेलमा तपाईँले पठाउनुभएका गजल र भावनाहरूलाई वाचन गरिरहेका छौं एउटा अर्को गजल छ अब मसँग प्रकाश कडेलको चितवन भरतपुर नगरपालिका उहाँको घर इबारीकी जापानमा अहिले बस्दै आउनुभएको छ उहाँले लेख्नुभएको छ बुझ्न त आमाको गर्वमै बुझ्न मन थियो बुझ्न त आमाको गर्वमै बुझ्न मन थियो बाहिर बाको साथमा कति धन थियो क्रिश्चियन आयो मेरोमा पस्ने आँट गरेन हिन्दूको प्रमाण जो निधारमा चन्दन थियो बाहिर बाको साथमा कति धन थियो बाँचुन्जेल म देखिन्न मरे भने खबर गर्नु बाँचुन्जेल म देखिन्न मरे भने खबर गर्नु कहिल्यै देख्न नपरोस् उनको वचन थियो बाहिर बाको साथमा कति धन थियो पत्रकारले सोध्यो नयाँ नेपाल किन बनेन पत्रकारले सोध्यो नयाँ नेपाल किन बनेन उत्तर दिन सकेन तर विषय गहन थियो बाहिर बाको साथमा कति धन थियो धर्म गर्न फुल टिपी चढाए भगवानलाई धर्म गर्न फूल टिपी चढाए भगवानलाई भुलेछु फूलको पनि त एउटा जीवन थियो बुझ्न त आमाको गर्वमै बुझ्न मन थियो बाहिर बाको साथमा कति धन थियो भरतपुर चितवन घर भई अहिले जापानको इबारीकी बस्दै आउनुभएका प्रकाश कडेलको गजल थियो यो उहाँले यसलाई अन्त्यमा के लेख्नु भएको छ भने सबैमा सम्मानसहित शेरलाई शेरकै रूपमा मात्र बुझिदिनु होला भन्ने अनुरोधसहित उहाँले पठाउनु भएको गजल वाचन गरेँ मैले र अब फेरि साङ्गीतिक गजलको पालो भएको छ अब मैले सुनाउने साङ्गीतिक गजल केशवराज जोशीको शब्दमा छ रामभक्त जोइजूको शब्द तथा संगीतमा यो गजल छ वीर निन्द्रा मलाई कहाँ पुर्याउँदैछ कति चटाढा त्यो चिर निन्द्रा कति छ टाढा कति छ टाढा त्यो हजार फेरा, निसासिएर हजार फेरा निसासिएर हतासको गीत गाउँदैछ बताया हे सारथी को, फिर गई कहाँ छ आनन्द को मायाको झुटो आस देखाएर कोही आसपास किन घुम्छन् मायाको आस देखाएर कोही आसपास किन हुन्छन् अनि त्यही मायाकै अभावमा देवदास किन हुन्छन् हिजोसम्म प्रकृतिको अक्सिजनले बाँचेका मान्छेहरू हिजोसम्म प्रकृतिको अक्सिजनले बाँचेका मान्छेहरू आज पल पलमा कसैले फेर्ने सास किन हुन्छन् अनि त्यही मायाकै अभावमा देवदास किन हुन्छन् साह्रै अन्यलमा पर्यो यो मन भनिदिने ए जिन्दगी साह्रै अन्यलमा पर्यो यो मन भनिदिएन ए जिन्दगी गुमाएकै चिज यति धेरै खास किन हुन्छन् अनि त्यही मायाकै अभावमा देवदास किन हुन्छन् मतलब छैन घर परिवार अनि दुनियाँको यहाँ मतलब छैन घर परिवार अनि दुनियाँको यहाँ धोका खाएपछि जीवनमै सकिए जसरी सर्वनाश किन हुन्छन् अनि त्यही मायाकै अभावमा देवदास किन हुन्छन् खुसी हुनका लागि प्रेममा सफल नै हुनुपर्छ भन्ने छैन खुसी हुनका लागि प्रेममा सफल नै हुनुपर्छ भन्ने छैन त्यही पनि असफल प्रेमीहरू जीवनभर निराश किन हुन्छन् मायाको झुटो आवास देखाएर कोही आसपास किन हुन्छन् अनि त्यही मायाकै अभावमा देवदास किन हुन्छन् सन्धिखर्क नगरपालिका बाह्र अर्घाखाँचीका डिलाराम खनालको गजल थियो यो यसलाई मैले वाचन गरेर सुनाएँ अर्घाखाँचीका डिलाराम खनालको गजल वाचन गरिसकेपछि अब फेरि गजल सुन्ने बेला भएको छ साङ्गीतिक गजल र यति बेला मसँग गजल छ रोहित राणाको उहाँको आफ्नै शब्द आफ्नै स्वर र आफ्नै सङ्गीतमा छ पिएँ अलिकति अलिकति तिमीलाई नै सम्झिएर पिए अलिकति हो तिम्रै आत्मा तडपिएर जिए अलिकति हो तिम्रै आत्मा तडपिएर जिए अलिकति तिमीलाई नै सम्झि सरी दक्षिणमा कालापानीको बेथाले मन पोल्छ दक्षिणमा कालापानीको बेथाले मन पोल्छ उत्तरमा शिखर सगरमाथाले मन पोल्छ म कसरी हाँसु नेपालमा रोइरहेको बेला म कसरी हाँसु नेपालमा रोइरहेको बेला सरकारको जवाफ नक्सा के थाले मन पोल्छ उत्तरमा शिखर सगरमाथाले मन पोल्छ सर्वहारा नेपालीको दुई तिहाईको सरकार सर्वहारा नेपालीको दुई तिहाईको सरकार छ खोक्रो भाषण राष्ट्रियताको कथाले मन पोल्छ उत्तरमा शिखर सगर माथाली मन पोल्छ तिम्रो जन्मदिनमा नक्सा केक बनाएर खायौ तिम्रो जन्मदिनमा नक्सा केक बनाएर खायौ पुर्खाले आर्ज्याको विशाल जेथाले मन पोल्छ उत्तरमा शिखर सगर माथाले मन पोल्छ तिमी सजिलै लिजमा देऊ देश भन्छौ ओलीबा तिमी सजिलै लिजमा देऊ देश भन्छौ ओलीबा टिस्टा काँगडा वीर गोर्खालीको गाथाले मन पोल्छ दक्षिणमा कालापानीको बेथाले मन पोल्छ उत्तरमा शिखर सगर माथाले मन पोल्छ मेलम्ची नौ सिन्धुपाल्चोकका प्रकाश छेत्रीको गजल थियो यो यसलाई मैले वाचन गरेँ मेलम्ची नौका प्रकाश छेत्रीको गजलपछि अब आजको बुलबुलको अन्तिम एउटा साङ्गीतिक गजलको पालो छ निकै रमाइलो र जाँगर लगाउने खालको गजल छ रातिकै समयमा भए पनि सुन्न मजा आउने गजल छ तिम्रो सहरमा प्रमोद खरेलको स्वर प्रदीप चापागाईको शब्द र गैरी सुरेशको सङ्गीत कसलाई कसको हुन्छ तिम्रो सहरमा कसलाई कसको फिक्री 四处。 साङ्गीतिक गजलहरू र तपाईँले पठाउनुभएका भावनाहरूको वाचन सँगसँगै आजको रात्रि प्रस्तुति बुलबुलबाट उत्पादन सहयोगी मनोज विष्ट र म प्रस्तुता अच्युत घिमिरे बुलबुल अब विदा माग्दैछौ युगल सुनुवारको गजल वाचन गर्दै फिदिम पाँच थरबाट पठाउनु भएको छ उहाँले यो गजल वाचन गर्दै शुभरात्रि भन्छौ आफ्नै जिन्दगीलाई नियाली हेरे आफ्नै जिन्दगीलाई नियाली हेरे दुःख रहेछ पैताला नै चाली हेरे मेरो मनलाई यसरी बुझाउँदै मेरो मनलाई यसरी बुझाउँदै खेतभरि लगाएको बाली हेरेँ दुःख रहेछ पैताला नै चाली हेरेँ कतिको भिन्नता रहेछ भनेर कतिको भिन्नता रहेछ भनेर त्यो काठमाडौँ त्यो कर्णाली हेरेँ दुःख रहेछ पैताला नै चाली हेरेँ असफलतापछि सफलता आउँछ असफलतापछि सफलता आउँछ त्यसैले ओह्रालीदेखि उकाली हेरेँ आफ्नै जिन्दगीलाई नियाली हेरेँ दुःख रहेछ पैताला नै चाली हेरेँ बुलबुल एउटा इरानी चरा बुलबुल